का लागि सुनो हजुर रेडियो अर्पण सुन्नु हजुर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 नेपाल चौतारी मार्फत तपाईँको आवाज कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तिन चार पाँच सातमा फोन गर्नुहोस् फोन नम्बर फेरि एकपटक सोह्र साठी शून्य एक तिन चार पाँच सात देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन सरकारले मंसिर चार गतेका लागि संविधान सभाको दोस्रो चुनावको घोषणा हिजो मात्र गरेको छ प्राय सबै दल प्रचार प्रसारमा छन् तराई केन्द्रित आमसभा अभियान हेर्दा लाग्छ ठूला पार्टीहरूको राजनीति यति बेला तराई केन्द्रित भएको छ दुई हजार चौसठी सालमा भएको संविधान सभा चुनावमा मधेसी दल चौथो दल पनि बन्यो र मधेसी सभासदको संख्या संविधान सभामा उल्लेखित थियो त्यतिखेर चारवटा मधेसी दल थिए अहिले निर्वाचन आयोगमा मधेसी दलकै नाममा चौधवटा दल दर्ता भएका छन् के छ मधेसको एजेण्डा अनि कस्तो होला चुनाव अनि मधेसी दलहरूको अवस्था हामी आजको नेपाल चौतारीमा यही विषयमा कुराकानी गर्दैछौँ हाम्रो स्टुडियोमा पाहुना हुनुहुन्छ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विघटित संविधान सभामा सरलाईबाट प्रतिनिधित्व गरेका महतो विभिन्न समयमा गरी पाँच वर्षसम्म मन्त्री हुनुभयो कि जस्तो लाग्छ महतोले जेठ सात गतिदेखि चुनावको मिति घोषणा गर्नुपर्ने भ्रष्टाचार हटाउनुपर्ने लगायतको माग राखी आमरण अनसन समेत गर्नुभएको थियो मधेसको एजेण्डा र चुनाव तयारीको सेरोफेरमा उहाँसँग आज हामी कुराकानी गर्छौं नेपाल तथा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ स्वर साठी शून्य एक तीन चार पाँच चार सात हाम्रो नम्बर हो त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताहरूले नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखेर हामीलाई पाँच पाँच शून्य शून्यमा एसएमएस गर्न सक्नुहुन्छ हामी फेसबुक र ट्विटरमा पनि छौँ महतज्यू नेपाल चौतारीमा तपाईँलाई स्वागत छ धन्यवाद तपाईँको अनसन बसिरह हुनाले ढिला भयो कि हामी दुई तिन मिनट ढिला भएको हुनाले सोधेको सरी आउँदा आउँदै बाटो बनिरहेछ अहिले तपाईँहरूको अनसन चलि नै रहेछ होइन अनसन त अस्ति चौबिस जिल्लामा चौरासीजना हाम्रा साथीहरू आमा अनसन बस्नु भएको थियो त्यसपछि त्यो अनसनलाई म केन्द्रमै ल्याएँ आफू नै त्यो अनसनलाई समाप्त गरेर आफू नै काठमाडौँमा बसेँ र मुख्य संविधान सभाको तिथि निर्धारण होस् र गरियोस् आयोग बनोस् लगायतका दश सूत्रीय माग राखेर सम्मको कार्यक्रम राखिएको थियो त्यो सकियो है अब त्यति बेला त्यति बेला बाह्र गते नै चार पक्ष र सरकारले लिखित रूपमै सम्झौता गरेपछि मनसुरको पहिलो साताभित्र कुनै पनि हालतमा चुनाव गराउँछु र चुनावका सबै तयारी गर्छु भनेर लिखित रूपमा प्रतिबद्धता जनाएपछि बाह्र गते सम्पूर्ण कार्यक्रम हामी स्थगित गरेका थियौँ भनेपछि दस मुदामा अहिले यो मङ्सिर चार गतेका लागि संविधान सभाको दोस्रो चुनावको जुन घोषणा गर्यो त्यो एउटा एक नम्बरको त्यो माग थियो हाम्रो अनि अर्को थियो निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन गर्नुपर्ने वर्तमान जनसङ्ख्या जनगणना जुन आएको छ त्यो अनुसार त्यो पनि भएको छ र अझ एक दुईवटा काम त्यो हामीले उठाएका सवालहरू त्यसमा अझ त्यसमा काम गर्न बाँकी छ जस्तै मतदाता सूची नभई त चुनाव हुन सक्दैन मतदाता सूची देशको कानून संविधानमा जुन व्यवस्था गरिएको हो त्यो अनुसार सबै ठाउँमा त्यो अनुसार चाहिँ काम भएको छैन कति कति समस्याहरू देखिएको छ नागरिकता प्रमाणपत्रको साथसाथै अन्य आधार प्रमाण समेतको आधारमा मतदाता सूची बनाउने कानूनी व्यवस्था रहेको छ सो अनुसार चाहिँ अधिराज्यभरि नेपाली नागरिकलाई मतदाता सूचीमा नाम दर्ज गराउने जुन व्यवस्था हो त्यसको पालना चाहिँ हुनुपर्छ सबै ठाउँमा त्यो हाम्रो एउटा भनाइ थियो त्यो कतै त्यो कहीँ कहीँ अहिले पनि समस्या देखिएको छ अर्को चाहिँ के अरे निर्वाचन शान्तिपूर्ण तरिकाले होस् र निर्वाचनमा सबै नेपालीले भाग लिउन् त्यसको देशमा भूमिगत रहेका संगठन समूहहरू र पहाड़मा समेत <clears throat> केही संगठनहरू जो सशस्त्र द्वन्द्वमा थिए तिनीहरूलाई मूलधारमा ल्याउनुपर्छ भनेर हामीले पटक पटक भनेका थियौँ सम्झौता पनि चौसठी साल फाल्गुन सोह्र गते मधेस आन्दोलन हामीले गरेका थियौँ र उहाँहरूलाई आह्वान गरेका थियौँ भूमिगत समूह संगठनहरूलाई तपाईँहरू मूलधारमा आउनु शान्ति प्रक्रियाबाट वार्ताबाट समस्या समाधान गरौं र सोही अनुसार उहाँहरू आउनु पनि भयो सरकार पनि वार्ता गर्यो र वार्ता पनि भएको छ कतिपय समूह संगठनबाट तर दुर्भाग्य के भने तिनीहरू शान्ति सुरक्षा पाइरहेको छैन तिनीहरूमाथि कतिपय राजनीतिक मुद्दाहरू चलिरहेकै छ यो अवस्था हेर्दाखेरि निर्वाचनमा भाग लिन सक्ने अवस्था बनिरहेको छैन त्यसैले त्यो पनि एउटा हामीले माग राखेका थियौं वार्तामा आएका सशस्त्र समूहहरूका कार्यकर्तालाई राजनीतिमा मूलधारमा आएर राजनीति गर्ने यो आगामी संविधान सभा निर्वाचनमा भाग लिन सक्ने गरी त्यो व्यवस्था बनाइदिनु पर्यो त्यो अनुसार सुरक्षा प्रदान गर्नु पर्यो त्यो अहिले त्यसमा सम्बोधन भएको छैन त्यो जरुरी छ लगायत अब यो आन्दोलनमा रहेका दलहरू वार्ता गर्नु पर्यो र कुनै पनि हालतमा संविधान सभाको निर्वाचन अहिले मन्त्री चार गते निर्धारण भएको छ चार गते त्यो निर्वाचन गरेर नेपाली जनताले खोजेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आफ्नो भाग्यको फैसला गर्ने जुन वर्षौं देखिरहेको उसको सपना हो त्यो चाहिँ पूरा होस् त्यसमा हामी सबै मिलेर निर्वाचन सम्पन्न गरौँ र बनाऊ यही सदिक्षा हो अहिले यहाँले जुन अञ्चन गर्नुभयो केही मान्छेहरूले हाँसो पनि गरे तपाईँ चाहिँ जुन गठबन्धन छ सरकार निर्माणको बेलामा हजुर हजुर त्यो गठबन्धनको एउटा व्यक्ति एउटा दल पनि हो त्यसमाथि तपाईँ लामो समयदेखि खासै सरकारबाट टाढा रहेर सरकारसँग चरम असन्तुष्टि रहेर टाढा बसेको पार्टीको अध्यक्ष पनि होइन हजुर यो हिसाबले चाहिँ खै किन त्यो तपाईँले चाहिँ तपाईँ अञ्चना बस्ने कि अर्को अञ्चना बस्ने अब यो सरकारमा बस्नु पहिलो कुरा त अपराध होइन हाम्रो सुरुदेखि नै एउटा सानो संगठन रहेकोले हामी आफ्नो ताकतलाई सबै मोर्चामा प्रयोग गर्ने भनेर सुरुदेखि हामीले रणनीति बनाएका थियौं र सोही रणनीति अनुसार हाम्रो सानो ताकतलाई सड़कको सड़कको मोर्चा पनि प्रयोग गर्ने संसदको मोर्चा पनि प्रयोग गर्ने र सरकारी मोर्चा पनि प्रयोग गर्ने तीनटै मोर्चा प्रयोग गर्ने र सोही रणनीति अनुसार पटक पटक हामी सरकारी मोर्चा पनि प्रयोग गरेकै हौ सरकारमा गएर जनताको हितको लागि मधेसी जनताको हितको लागि दलित जनजातिको हितको लागि लगायतका सवालहरू सरकारमा बसेर मन्त्री पदमै आवाज उठाएको र त्यो आवाज उठाए बापत मन्त्री हुँदै मेरो पुतला पनि जलाइएको हो यो किन बोल्यो भने किनभने त्यो मोर्चा जानी जानी प्रयोग गरे हो त्यो त्यस्तो ठाउँ हो जुन ठाउँमा गएर अलिकति बोल्यो भने अलिक के अरे दुनियाँले देश र दुनियाँले दुनियाँसम्म त्यो खबर पुग्दो रहेछ त्यसैले त्यो मोर्चाको प्रयोग बहुत जरुरी र बहुत प्रभावकारी सरकारी मोर्चाको प्रयोग हामीले बुझेका छौँ त्यसैले पटक पटक त्यो मोर्चाको प्रयोग गरेका छौँ र सवालहरूलाई देशका सवालहरूलाई जनताको सवालहरूलाई मधेसका सवाललाई राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सफलता पाएका छौँ हामीले त्यसैले र सरकारी मोर्चामा बसेर समस्याको समाधान गराउन अप्ठ्यारो हो हाम्रो त ताकत त सानो हो हाम्रो त्यो सरकारमा त सानो ताकत एउटा मिनिस्ट्री लिएको ताकत न हो अब र सिट पनि संख्या पनि सानो र एउटा मन्त्रालय अब त्यसमा आफ्नो सबै समस्या आफ्नो पार्टीले उठाएका कुराहरू त एड्रेस हुने अवस्था नहुन पनि सक्छ त्यहाँ किनभने ताकत त छैन संयुक्त सरकार हो त्यति बेलामा अब तपाईँहरूको त्यति बेला अब सरकारमा बसेर जनताको समस्या समाधान गराउन सकिएन भने सरकारबाट बाहिर आएपछि हातमा दही जमाएर बस्ने हो त त्यसैले त्यति बेला ताकत पुगेन भने सडकमा आउँदाखेरि त ठुलो ताकत छ नि जनताको त्यो जनताको ताकत समेत लिएर जुन सरकारमा बसेर गराउन नसकिएका कुराहरू त्यति बेला ताकत पुगेन भने सडकमा आउँदाखेरि त ठुलो ताकत छ नि जनताको त्यो जनताको ताकत समेत लिएर जुन सरकारमा बसेर गराउन नसकिएका कुराहरू गराउने कुरा गर्नु तपाईँ तागतले गर्दा देशमा चाहिँ मधेसता त्यसपछि आएर राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सम्पूर्ण प्रमुख मन्त्रालयसम्म <laughs> तपाईँहरूकै तागतले चल्ने अनि तपाईँले चाहिँ हाम्रो तागत पुगेन भने त तपाईँले आफ्नो हाम्रो क्षमतालाई आकलन गर्न कमजोर सोच्नुभयो कि क्या हो दलीय हिसाबले हाम्रो पार्टीको ताकत जति सवालहरू उठाइएको थियो त्यो सवालहरू सम्बोधन गराउन सकिएन नि त सरकारमा त पटक पटक बाबुराम भट्टाईजीलाई पनि भनिएको हो नि त यो भारू सठीको व्यवस्था गर्दा फेरि अप्ठ्यारो भइरहेछ भने एक हजारचोटि क्याबिनेट भनेको हो नि त अनि निर्वाचनको सुनिश्चितता उनलाई त्यति बाबुराजीले त पटक पटक घोषणा गर्नुभयो तर भ्याएन त्यति बेला अन्य दलहरू सपोर्ट नगरेकोले चुनावको कुरा भएन तर चुनाव प्रयोजनको लागि बनाइएको सरकार मिति घोषणा गरिरहेको छैन चुनावको तयारी भइरहेको छैन आज आज आजभोलि गर्दा गर्दै चार वर्षको संविधान बनेन फेरि आज आज आजभोलि गर्दा गर्दै यो मन्सिर पनि जाने त होइन असार त गयो मन्सिर पनि जाने हो कि त्यो त नेपाली जनतालाई शङ्का लाग्यो नि म मेचीदेखि महाकालीसम्म लगातार दुई महिना घुमे मलाई एउटा मात्रै सबैले प्रश्न सोधे चुनाव हुन्छ त कहिले हुन्छ चुनाव यो सबै नेपाली जनताको चिन्ता र चासोको विषय देखा थियो त्यसैले म यहाँ आएपछि त कार्यक्रम सुरु गरिहालेँ त्यसको जवाब दिनु पर्यो राज्यले चार पक्षले जवाब दिनु पर्यो र त्यो त्यसको लागि विभिन्न कार्यक्रम गर्दै यहाँ मानसम्म बस्नु पर्यो र अन्तत्व गतवा सरकारले वचन दियो र हिजो घोषणा पनि भयो भनेपछि तपाईँहरूले जस्तो अघि तपाईँ कुरा उठाउनु मतदाता सूचीको कुरा नागरिकताको कुरा त्यसपछि हार प्रतिनिधित्वको कुरा यी सबै कुराहरूमा चाहिँ तपाईँहरूले अडानै लिने खालको अवस्था बनेन भनेपछि यो कस्तो हो तपाईँहरूले जस्तो पछिल्लो टाइम हेर्ने हो भने गृहमन्त्री रक्षा मन्त्री त्यसपछि आएर सबै खालका महत्वपूर्ण मन्त्रालय लिनलाई चाहिँ तपाईँहरूको अडान सबै चल्ने त्यसपछि आएर मधेसको एजेन्डाहरूमा चाहिँ तपाईँहरूले सरकार निर्माणकै बेलामा बार्गेन गर्न नसक्ने भनेपछि त कहाँनिर कुरा यो त दुर्भाग्य हो यो त दुर्भाग्य हो त्यसमा पनि के भने पाँच पाँच पक्ष मध्ये एउटा पक्ष सानो पक्ष हामी सबभन्दा सानो पक्ष हामी के सानो होइन कम आकलन पाँच पक्षमा होइन गणितीय गणितीय हिसाबले महत्व दिँदो रहेछ नि त सबभन्दा पछाडिको बेन्चमा म बस्नुपर्ने त्यो अवस्था त थियो नि त पाँच पक्षमा हाम्रो पाँच तपाईँहरूको मोर्चा मोर्चाभित्र पनि म मोर्चाभित्र कुरा गर्दैछु त्यहाँ पनि मैले उठा हाम्रो पार्टीले उठाएका सबै सवाल यिनीहरूले एक्सेप्ट गर्छ भने आशा गर्न बेकार छ किनभने बाइस वर्ष पहिले जब सधारणा पार्टीले सबै सबै सवाल उठाएका थिए संघीयता सवाल समावेशी सवाल भाषा संस्कृति वेशभूषाको सवाल निर्वाचन क्षेत्रको सवाल सेना प्रहरी कर्मचारी तन्त्रमा समावेशी समानुपातिकाको सवाल सबै कुरा त उठाएकै थियो नि अनि उठाउँदाखेरि यही मित्रहरू त्यति बेला काङ्ग्रेस एमाले माओवादीमा हुनुहुन्थ्यो र हामीले यही गाली गरेको होइन त्यसैले सबै कुरा आज आएर आउनुभयो मधेसमा तर बिस्तारै बिस्तारै अझ अझ टाइम लाग्छ त्यो चाहिँ लड्ने भिड्ने अनि अनि कुर्सीको पनि बाजी लगाउने त्यो चाहिँ अवस्था अझ आउन टाइम लाग्छ त्यसैले त्यो गर्न सकिएन र स्वभाव त्यहाँ अलिकति धेरै गरेको अवस्थामा त्यहाँ फेरि फेरि गाली खानु यो मोर्चालाई तोर्यो फोर त्यति बेला नि गाली खानु पर्थ्यो होला त्यसैले हामीले त्यहाँ सफर प्रयास गऱ्यौँ साथी मोर्चालाई पनि जोगाई समस्या समाधान गराउने प्रयास त गऱ्यौँ तर कतिपय सवालहरू सकिएन त्यहाँ हुन सक्थ्यो त्यो सरकारकै बाजी लागेको भए त्यो सरकार त खस्थ्यो खस्थ्यो तर त्यति बेला हुन सक्थ्यो एड्रेस हुन्थ्यो कि त्यो पनि अवस्था हुन् तर त्यो हदसम्म साथीहरू जान तयार भएन अर्को तपाईँको यो ठुलो एजेन्डा चाहिँ भ्रष्टाचार निवारण पनि थियो यो भ्रष्टाचार निर्मूल सम्बन्धी चाहिँ के सहमति भएर तपाईँ अनसनबाट उठ्नुभयो त्यो सुनसरी जिल्लामा स्थानीय निकायमा भएको भ्रष्टाचार सम्बन्धी यो कार्यक्रम सुनसरीबाट सुरु भएको थियो र त्यो सुनसरीको मागमा यो माग चाहिँ समाहित गरिएको थियो स्थानीय स्तरमा जुन भएको त्यहाँ स्थानीय के अरे निकायहरूमा भएको भ्रष्टाचारहरूलाई छानबिन गर्नुपर्छ भनेर साथीहरू त्यहाँ त्यो मागमा राखेको थियो र त्यो स्थानीय स्तरमा अब त्यो अधिकार पाएको अधिकारीले छानबिन गर्छु भनेर भनेको छ के अरे जिल्ला स्तरीयमा त्यो जिल्ला स्तरीय मागमा थियो त्यसैले त्यहाँ त्यो मेरो विचारमा संयुक्त निकायले त्यो गरिरहेको होला ए हुन्छ तपाईँको यो काठमाडौँमा आइपुगेको अञ्चलमा चाहिँ त्यो भ्रष्टाचारको त्यो थिएन त्यो सुनसरी जिल्लाबाट उठाइएको त्यो पनि लोकल स्तरमा जीबी स लगायत विभिन्न निकायमा जुन भ्रष्टाचारका केही केसहरू देखा थियो त्यहाँ केही मुद्दाहरू नै देखा थियो त्यो मुद्दाहरू उहाँहरूले उठाउनु भएको थियो ए अब छिरिहालियो यो विषय चाहिँ कति ठुलो महत्वपूर्ण कुरा हो तपाईँको अञ्चलमा यो नपर्नुपर्ने कारण होइन अब यो त अब यति ठुलो विषय हो यति ठुलो विषय हो कि मैले अनसन गरेर मुलुकको भ्रष्टाचार अन्त हुन्छ भनेर कल्पना गर्न बेकार छ त्यसैले यो चाहिँ यो यो नैतिकतासँग जोडिएको सवाल हो यो प्रतिबद्धतासँग जोडिएको सवाल हो यो सम्पूर्ण पार्टी र नेताहरूले यो भ्रष्टाचार निर्मूल गर्नुपर्छ भन्ने प्रतिबद्धता के अरे आत्मबलका साथ के अरे दृढ इच्छा शक्तिका साथ कानून मात्रै बनाएर होइन कि व्यवहार र आचरणमा समेतमा भ्रष्टाचार जुन भइरहेको छ त्यसलाई नियन्त्रण गर्ने हुन नदिने नगर्ने यो सवाल गर्यो भने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिएला कि हामीसँग केही श्रोता सम्पर्क हुनुहुन्छ म उहाँलाई दिइहाल्छु सागर अधिकारी हुनुहुन्छ नुवाकोटबाट हुनुहुन्छ सागरजी नमस्ते नमस्ते सर भन्नु सागरजी नमस्ते नमस्ते नमस्ते हजुर अब तपाईँका कुरा त एकदम मिठा छन् व्यवहार कस्ता छन् हामीले धेरैदेखि चोटि देखिसक्यौँ तपाईँ संविधान सभामा पछि हेर्ने हो भने पनि कतिचोटि मन्त्री हुनुभयो र मन्त्री बन्नको लागि के के गर्नुभयो होला कुराहरू हेर्ने हो भने त पस्ता भइसके तपाईँका व्यवहारहरू हेर्ने हो भने मैले सोध्न खोजेको चाहिँ के भने मधेसलाई लिएर राजनीति गर्यो हिजो गजेन्द्रनारायण सिंहजीले सद्भावना पार्टी खोज्दाखेरिको कुरादेखि लिएर आज तपाईँहरूको अठार बिसवटा मधेसी दल हुँदाखेरि मधेसको स्थितिले चाहिँ के लाग्छ मलाई भने मैले हामी नेपालीले बुझ्ने कुरा मधेसको निम्ति भनेर तपाईँहरू भयो तर काम गर्न सक्नु भएन अर्को एउटा अन्तिममा चाहिँ तपाईँहरूले भनौँ न संहितामा चाहिँ एक मधेस एक प्रदेशको कुराहरू उठाउनु भयो त्यो कसरी सम्भव हुन्छ देशको आधी जनसङ्ख्या भएको मधेसमा एउटा प्रदेश र आधी जनसङ्ख्या भएको पाहाड र हिमालमा चाहिँ सातवटा प्रदेश अथवा आठवटा नौवटा प्रदेश भन्नु चाहिँ कसरी सभा एउटा राम्रो हुन्छ भनौँ न प्रतिनिधित्वको हिसाबले पनि कसरी सम्भव हुन्छ ठिक भन्नुभयो एकदम राम्रो प्रश्न गर्नुभयो र एउटा कुरा मैले अझ देश र दुनियाँलाई बताउन जरुरी छ उहाँले पटक पटक मन्त्रीको कुरा गरिहाल्नुभयो तपाईँले पनि गर्नुभयो अघि गर्नु पऱ्यो नि मन्त्री भनेर <laughs> ठिक भन्नुहाले यो कुरा मैले अझ प्रमाणित गर्नुपर्छ यो म फेरि मित्रलाई के आग्रह भने त्यो सरकारी मोर्चाको हामी जानी जानी पटक पटक प्रयोग गर्न खोजेका हौं र कुनै पनि हालतमा त्यो मोर्चामा गएर आफ्नो कुरा राख्ने त्यो मोर्चामा गएर आफ्नो कुरा राखेपछि परिचय पहिचान बढेको छ त्यो सवालहरूको र दुनियाँले त्यसलाई आत्मसात गरेको छ तथा सरकारी मोर्चाको प्रयोग पार्टीले पटक पटक गरेको हो यो कुनै अन्य प्रयोजनको लागि होइन कि जब सवाल हामी सडकमा उठाउँदाखेरि राज्यले सुन्दैन दुनियाँमा पुग्दैन त्यो अवस्थामा संसदमा पुग्ने प्रयास हुन्छ त्यहाँ पनि सुनियो भने सुनिएन भने सरकारी मोर्चा आएर बोल्यो भने त्यहाँ यसलाई ठूलो आवाज हुन्छ के ठूलो एउटा एउटा त्यो चाहिँ त्यसको आवाज चाहिँ ठूलो रूपमा जान्छ त्यसैले त्यो रूपमा सरकारी मोर्चाको प्रयोग हामीले गर्यौँ पहिलो कुरा दोस्रो कुरा नारायण सिंहले उठाउनु भएका सबै आज उहाँलाई उहाँको आत्मालाई शान्ति भइरह होला बाइस वर्ष पहिले उठाउँदाखेरि संहिताका कुरा उठाउँदाखेरि देशै टुटिरहेको थियो यो गैरनारायण सिंह विखण्डनवादी यो चाहिँ पार्टी सद्भावना पार्टी साम्प्रदायिक पार्टी यही सबै सवाल बाइस वर्ष पहिले उठाउँदाखेरि कसैले मानेन यो पार्टी यहाँका शासक वर्गहरूले कसैले मानेन र यसलाई बिल्कुल देश हित विपरीतका सबै सवाल माने सौभाग्य के हो भने बाइस वर्षपछि सबै सवाल राष्ट्रिय सवाल भए एउटा पनि सवाल गैर नारायण सिंहले उठाएका वा सहपाठीले उठाएका बाइस वर्ष पहिले उठाएका एउटा पनि सवाल कसैले जिक्न सकेन एउटा सवाल कसैले थप्न सकेन है त यो एउटा सुखद पक्ष हो अर्को एक मधेस एक प्रदेशको जुन सवाल उहाँले उहाँले उठाउनुभयो संहितामा के हुन्छ भने म आग्रह के गर्नु भने प्रान्तको सीमा संख्या र नाम कति हुने हो के हुने हो त्यो जनताको माग अनुसार परिवर्तन हुने कुरा हो यो चाहिँ यति उति प्रदेश एउटा त्यो बाइबल कुरान गीता जस्तो संविधान हुँदैन र त्यो परिवर्तन हुने कुरा हो सद्भावना पार्टीले सद्भावना पार्टीको एजेन्डामा प्रदेशको मामलामा हाम्रो घोषणा पत्रमा लेखिएको छ यो मुलुकलाई तीनवटा प्रदेश बनाउनु पर्छ भूगोलको आधारमा एउटा हिमाली प्रदेश एउटा पहाड़ी प्रदेश एउटा मधेस प्रदेश तीनवटा प्रदेश बनाए हुन्छ तीन तीन प्रदेशमा उप प्रदेशहरू उपप्रदेशहरू बनाए हुन्छ भनेर हाम्रो पार्टीको धारणा हो तर हाम्रो पार्टीको धारणा अनुसार यो मुलुक चल्छ भने जरुरी छैन त्यसैले विगतका आन्दोलनमा यी कुराहरू उठे र मधेसको सन्दर्भमा त एउटै प्रदेशको कुरा उठिहाल्यो एक प्रदेश हाम्रै घोषणा पत्र अनुसार उठ्यो हिमाल पहाडमा पनि दसवटा पर्छ हामीले कहिले पनि भनेनौँ हिमाल पहाडमा पनि त्यहाँको जनताको भावनालाई त्यहाँको आवश्यकतालाई हेरेर कति प्रदेश बनाउने हो त्यहाँको जनताले निर्णय गर्ने हो मधेसमा मधेसको जनताले निर्णय गर्ने हो त्यसैले एक प्रदेशको सवाल उठेको थियो तर एक प्रदेशको सवाल उठ्दा उठ्दै पछिल्लो दिनमा हाम्रो पश्चिममा चाहिँ थरवट आन्दोलन भयो र थरवट प्रदेशको माग भयो अब त्यही मधेसमा मधेस प्रदेशको माग भएकोमा थरवट प्रदेशको पनि माग भयो यो अवस्थामा हामीले अब त्यो थरवट पनि मधेसकै पार्ट हो अब त्यो होइन हुँदैन भनेर भन्नु मिल्दै मिल्दैन नि म अघि नै भने मधेसकै जनताले यति प्रदेश उति प्रदेश माग अनुसार गर्नुपर्छ त्यसैले मधेस र थरवट मिलेर बस्यो भने एउटी प्रदेश अहिले पनि हुन्छ मिलेर बस्न सकेन भने दुईवटा प्रदेश अहिले नै भइसक्यो मधेस प्रदेश थरवट प्रदेश नाम जेसुकै राखे पनि हुन्छ त्यसैले त्यसैले उहाँ जुन मित्रहरू भयो त्यो होइन त्यो ठ्याक्कै होइन र मधेसमा एउटा प्रदेश र पहाड़मा पच्चिसवटा प्रदेश हामीले कहिले पनि भनेन हामी त अब पहाड़को कुरा ठेक्काहरूले मात्रै लिएर हुँदैन चौसठी जिल्लामा सहना पार्टी पुगिसकेको छ हिमाल पहाड़मा पनि हाम्रो संगठन र कार्यकर्ता बनिरहेको छ र त्यहाँको सवाल पनि सभापार्टीले उठाउने जिम्मा लिएको छ त्यसैले यो अब रहेन के अर्कै श्रोताहरू बस्नु भएको छ तपाईँले उठाएको प्रदेशको कुरामा अझै केही प्रश्नहरू म त्यसमा छिर्दै जान्छु हामीसँग यति बेला टेकाराम घिमिरे हुनुहुन्छ बुटलबाट हुनुहुन्छ टेकारामजी नमस्ते उहाँको टेलिफोन सम्पर्कमा समस्या आयो हामीसँग विष्णु भण्डारी हुनुहुन्छ अछामबाट हुनुहुन्छ विष्णुजी नमस्ते नमस्कार म कृष्ण भण्डारी विष्णु होइन सर हजुर भन्नुहोस् त ए म चामनगरबाट कृष्ण भण्डारी मेरो उहाँलाई क्वेसन के छ भनेदेखि उहाँ चाहिँ कस्तो कुरा भन्छु म उहाँलाई दुःख मान्नु होला हजुर हजुर तराईको गोती भनेर यो मधेसलाई खाने भाँडो बनाउँदै देशलाई चाहिँ यो चौधौँ शताब्दीको जस्तो जातीय सङ्घीयता जातीय पहिचान गर्दामा चाहिँ राज्य बनाउने यस्तो कुराहरू उठाएर उहाँलाई चाहिँ नेपाललाई टुक्राउने खास उद्देश्य हो कि नेपाललाई चाहिँ जुटाउने उद्देश्य हो यो प्रश्न पारिदिनु होला अब यो मित्र के छ भने यो त दृष्टि दोष हो के अब बाइस वर्ष पहिले संहिताको कुरा उठाउँदाखेरि पनि देश टुक्रिन्छ भने भन्यो अनि मधेस आन्दोलनले एक प्रदेशको कुरा गर्दा पनि मधेस के अरे देशी टुक्रिन्छ भने भन्यो यहाँ त जेसुकै उठायो भने देश टुक्रिन्छ भने त्यो कार्ड देखायो अनि अनि जनताको जुन भावना हो माग हो समस्या हो त्यसलाई बिथोल्यो र जातीय पहिचानको कुरा मधेसभन्दा बढी पहाडमा उठेको छ यो कुरा यो मित्रलाई थाहा छ कि छैन पहिचान सहितको सङ्घीयता मधेसभन्दा बढी पहाडमा उठेको छ त्यसैले यो यो कुराहरू जनताको भावना हो यो देशको हिमाल पहाड़ तराई मधेसको जनताको भावनालाई अहिले अहिले एक्काइसवी सदीमा जुन क्षेत्रवाद र जुन यो सामुदायिक जुन भावना हो पहिचानको जुन सवाल हो यो पहिचानको सवाललाई मेटाएर मुलुक समृद्ध हुन्छ भनेर मान्नु हुँदैन सबैले आत्मसात गर्नु पर्यो सबैको पहिचान सबैको भावलाई आत्मसात गरेर नयाँ नेपाल बनाउने हो के अधिकार सम्पन्न सबै प्रान्तहरू अधिकार सम्पन्न बनाएर सबैलाई शासन प्रणालीमा सहभागी गराउने आफ्नो मुलुक आफ्नो शासन त्यो अनुभूति गराउनलाई संहितामा जान लाग्यो संघीयता महत्वपूर्ण मुद्दा छ मधेसको चुनावी एजेन्डा त्यो भावनाले हामी अलि एकछिनपछि यसमा अलिक विस्तार विस्तारमा कुरा गर्छौँ सहभागी मान्नुपर्छ तपाईँहरूको पार्टीको सुनसरीमा पनि भ्रष्टाचारको आन्दोलन उठ्यो भ्रष्टाचार एउटा महत्वपूर्ण मुद्दा पनि भन्नुभयो हामीसँग टेलिफोन सम्पर्कमा शारदा भूषाल हुनुहुन्छ उहाँ पनि भ्रष्टाचारको विरोध गर्दै चाहिँ आन्दोलनमा बसिरहनु भएको एकजना व्यक्ति उहाँले चाहिँ छ सय पूर्व सभासदले पैसा लिएर पनि नतिजा नदिएको भन्दै अभियान दायर गरेर रिट हाल्नु भएको थियो त्यसको खास खारेज गरियो त्यो रिट म शारदाजीको पनि आफ्नो कुरा लिन्छु शारदाजी नमस्कार हजुर नमस्कार हजुर शारदाजी हामीसँग राजेन्द्र महतो हुनुहुन्छ हाम्रो यहाँ के भ्रष्टाचार एउटा मुद्दा हो हामी सबैको समान मुद्दा हो भन्ने कुरामा चाहिँ कुरा आयो तर तपाईँले चाहिँ अहिलेको दलहरू लगायत अब राजेन्द्र महतोजीको भ्रष्टाचारको अभियानमा के फरक देख्नुहुन्छ तपाईँको अभियान जोडेर हेर्दा हामीले हाम्रो भ्रष्टाचार विरुद्ध सङ्घर्ष समिति राष्ट्रिय सङ्घर्ष अभियानले उहाँहरूले जुन उठाएका मुद्दाहरूलाई जोडेर हेर्दाखेरि अहिले चाहिँ उहाँहरूले यो आउँदो अब नयाँ आम निर्वाचन को लागि मत कलेक्सन गर्नको लागि जनताको मन त्यसरी हामी जिताउला भन्ने जुन सोच राखेर उहाँहरू भ्रष्टाचारको विरोधी अभियान चलाउनु भएको छ त्यो चाहिँ एकदमै ढोङ्गी हो जस्तो लाग्छ किनभने उहाँ छ सय सभासद मध्येको पनि पूर्व सभासद हुनुहुन्छ पूर्व मन्त्री पनि हुनुहुन्छ दुई दुईचोटि उहाँ के अरे स्वास्थ्य मन्त्री पनि बनिसकेको मान्छे हुनुहुन्छ उहाँले चाहिँ आफ्नो कार्यकालमा के के गर्नुभयो गर्नु भएन त्यो कुराहरू उहाँहरूले चाहिँ सार्वजनिक गर्नुहुन्न त्यो कुराहरू चाहिँ ढाकछोपमा लगिन्छ तर अहिले चाहिँ अहिलेको अवस्थामा आएर उहाँहरूले जुन भ्रष्टाचार विरोधी अभियान गर्दैछौँ भनेर गरिरहनु भएको छ अथवा कार्यकर्ताहरूलाई आमरण अनुसन्धान गराउने आफै पनि आमरण अनुसन्धानमा जाने कामहरू गरिरहनु भएको छ उहाँ पनि एउटा भ्रष्ट व्यक्ति हो भन्नाले उहाँले मैले कहाँ भ्रष्टाचारी गरेँ भनेर उहाँले भन्न सक्ने ठाउँ छ जस्तो कि छ सय एक सभासद भनेकोमा एउटा सभासद उहाँ पनि हुनुहुन्थ्यो <laughs> त्यसले गर्दाखेरि अहिले नेपालमा भ्रष्टाचारीहरूका गिन्ती गर्दाखेरि अथवा भ्रष्टाचारीहरूको कुराहरू गर्दाखेरि राजेन्द्र महतो भन्नेको व्यक्ति पनि एउटा भ्रष्ट व्यक्तिमा कहलिने व्यक्ति हो किनभने मधेसमा अहिले यस्तो भ्रष्टाचार व्याप्त छ अनि यति दिनसम्म उहाँ कहाँ हुनुहुन्थ्यो उहाँले के गरिरहनु भएको थियो भ्रष्टाचारको विरुद्धमा किन आवाज उठाउन सक्नु भएन किन लड्न सक्नु भयो यो धन्यवाद राम्रो कुरा गर्नुभयो र तपाईँले धन्यवाद छ यो राम्रो कामको लागि आन्दोलनमा लाग्नु भएको छ र छ सय एकजना सभासद भएको नाताले सबै भ्रष्टाचारीको सूची बनाउनु भएको रहेछ अब त्यो होला हुन सक्छ उहाँको नजरमा किनभने संविधान त बनेन अब संविधान बनेर भने छ सय एक भ्रष्टाचारी हो त्यो पनि मलाई त म त भित्रै बसेको थिएँ मलाई त्यो लागेको छैन है छ सय एकले संविधान बनाउन तयारी थियो यो उहाँलाई थाहा हुनुपर्छ चार सौ सत्रजनाले त संविधानको खाका नै दिएको थियो दुई तिहाईले र यो अनुसार संविधान बनोस् दस प्रदेशको संविधान बनोस् भनेकै थियो नि त तर बनेन नि किनभने त्यहाँ छ सय एकले छ सय एक मध्ये दुई तिहाई एउटा एउटा निर्णय पुगेको थियो तर यहाँ ठूला पार्टीहरूले प्रक्रियामा जान मानेन सहमति भएन संविधानै बनाइदिएन सहमति लोकतन्त्रमा सहमति भएन भने संविधानै बनाउनुहुन्न निर्णय लिनुहुन्न त्यो हुँदैन तर यहाँ लोकतन्त्रको धजी जिउराइयो र सहमति नभएपछि प्रक्रियामा पनि गइएन यहाँसम्म कि जेठ चौध गते संविधान सभाको बैठक समेत बसाइएन सभामुख सुभाष चन्द्र नेवाङ आफ्नो कुर्सीमा समेत बसेन र बैठक हुन सकेन सुन्नुहोस् सुन्नु त्यसैले छ एकलाई मात्रै गाली गरेर हुँदैन अब ठिकै छ तल्लो भत्ता खाएर संविधान बनेन भ्रष्टाचारी भन्नुहोस् यहाँको अधिकार हो अब त्यो नाताले म यहाँलाई केही भन्दैन र सरकारमा रहँदाखेरि केही काम गर्न सकिएन भने सरकारभन्दा बाहिर आएपछि त्यो कामै गर्नुहुन्न त्यो पनि छैन जहाँ बसेर पनि जहाँ जे भ्याउँछ त्यो गर्नुपर्छ मेरो विचारमा शारदाजी अब यो मौकै पर्यो तपाईँ तपाईँको अभियान र हाम्रो के भ्रष्टाचार निर्मूल नेपाल भन्या हुनाले राजेन्द्र महतोजी जस्ता भ्रष्टाचार मुक्त समाज निर्माणमा अब भ्रष्टाचार मुक्त समाज उहाँले के भन्नुभयो भने ठुला नेता र साना नेता अथवा ठुला दल र साना दल भनेर आउन देखाउने काम गर्नुभयो त्यो चाहिँ एकदमै गलत छ जुन काम चाहिँ दुई सय दुई वर्षमा गर्नुपर्ने काम चार वर्षको अवधि लगाइयो अनि कुर्सी तानातानको मात्रै काम भयो जब सुन्नुहोस् एउटा कुरा सुन्नुहोस् यदि तपाईँको पार्टीहरूको पार्टीहरूको बढी गल्ती हो के छ सय एकलाई होलसेलमा गाली गर्नुभन्दा पार्टीहरूको गल्ती थियो के पार्टीहरूले निर्णय लिएन पार्टीहरूले कुनै व्यक्ति काम गर्नलाई हलो जोत्नलाई खेतमा गयो भने दिनभरि हलो नजोतिकन फर्किन्छ भने त्यो मान्छेलाई पैसा दिने कि नदिने अब त्यो कुनै व्यक्ति यदि खेल मैदानमा खेल हुँदैछ एउटा खेल मैदानमा खेल हुँदैछ राजनीतिमा राजनीतिमा त्यस्तो पार्टी सिस्टममा शारदाजी शारदाजी राजनीतिमा त्यस्तो त राजनीति पार्टी सिस्टममा पार्टीको पनि महत्व त भइरहेको छ नि त हस् हस् शारदाजी हामीले अब यो थसे एकजनाले चाहिँ हामीले काम गरेनौँ त्यही भएर फिर्ता दिन्छौँ भन्नुभयो भने अब के होला तर यो विषय अब छिर्दै जाला नारायणजीको <laughs> त्यो फिर्ता दिने त हुनुहुन्न नि तपाईँ अब होइन त्यो त अब त्यो यो सस्तो लोकप्रियताको लागि यस्तो कुरा गर्नु गराउनु हो के यस्तो सस्तो लोकप्रियतामाथि हामी विश्वास गर्दैन हामीसँग धनुषाबाट यस महतोजी हुनुहुन्छ महतोजी नमस्ते उहाँको टेलिफोनमा समस्या आयो मैले अलिकति तपाईँलाई कुरा जोडेको नि तपाईँले अब मधेसको विषय मधेसको सवालमा चाहिँ जुन मन प्रभावीकरण हुनु पर्थ्यो सबैतिरबाट जुन आवाज उठ्नु पर्थ्यो सबैले जसरी काम गर्नु पर्थ्यो त्यो भएन भन्नुभयो मैले तपाईँलाई तपाईँ स्वास्थ्य मन्त्री भए बेला मधेसमा के गर्नुभयो भनेर सोधेँ स्वास्थ्य मन्त्रालय मात्रै होइन कि देशको विकासको जुन मामिला हो रेभिन्यू असी प्रतिशत त तराईबाट आइरहेछ मधेसबाट जति देशको राजस्व त्यसको असी प्रतिशत राजस्व मधेसको भूमिबाट कुनै कुनै रूपबाट मुलुकले पाइरहेको छ तर लगानी स्व अनुसार भएको छैन हामीले के भन्यो भने समानुपातिक रूपमा लगानी पनि हुनुपर्छ हिमाल पहाड़ तराई सबै ठाउँको विकास हुनुपर्छ मधेसलाई त्यही विभिन्न प्रकारका भेदभाव भयो विगतका दिनमा राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक भाषाई आर्थिक पनि भेदभाव भएको छ भने भनेका हौ त्यसैले त्यो इम्प्याक्ट स्वास्थ्य मन्त्रालयदेखि सबै ठाउँमा जब विकासको कुरा आउँछ सुविधा सहुलियतको कुरा आउँछ त्यो इम्प्याक्ट सबै ठाउँमा पर्छ र म स्वास्थ्य मन्त्रालयमा जाँदाखेरि त्यहाँ विकास निर्माणका अस्पतालहरू बनाउनेदेखि लिएर विभिन्न गतिविधि विकासका गतिविधिहरू जुन भइरहेको छ त्यो पनि त्यही ढाडामा थियो अनि मधेसले पाउनुपर्ने हिस्सा मैले दिने प्रयास गरेँ मधेसमा अस्पतालका विकास निर्माणका कुराहरू अस्पतालहरू गाउँ गाउँ बनाउने निर्णय गरेँ अब त्यो त कहाँ भन्छ त्यो बजेट ल्याउन दिएन नि त मैले निर्णय गरेँ बजेट आएपछि बन्ला मैले निर्णय चाहिँ गरेँ त्यो निर्णय मधेसले पाउनुपर्ने हिस्सा चाहिँ मधेसका अस्पतालहरूलाई कुन चाहिँ ठुलो अस्पताल बन्दैछ तपाईँको निर्णयबाट सुनौ न मैले दुई सौ बेडको अस्पताल त्यहाँ स्वीकृत गरेँ गजेन्द्र सिंहको नाउँमा सर्लाहीमा र वीरगंजमा दुई सौ बेड अढाई सौ बेडको अस्पताल पाँच सौ बेड निर्णय गरे विराटनगर अस्पतालको स्तर वृद्धि गरे जनकपुर के अरे यहाँ राजविराजको अस्पतालको स्तर वृद्धि गरे र तपाईँको धेरै अस्पतालहरू पण्डबेटका अस्पतालहरू धेरै पण्डबेटका अस्पतालहरू मधेसमा पनि दिए हिमाल पहाड़मा पनि दिए र गाउँका अस्पतालहरू बनाउने बजेटहरू तपाईँको निर्णय थुप्रो ठाउँमा गरियो तर त्यो लागू त पैसा आएपछि बजेट नआएकोले त्यो कार्यक्रम त निर्माण काम त अगाडि बढेन नि त बजेट तपाईँले चाहिँ एउटा धन्यवाद दिने भयो कि के हो यसमा गफ गरौँला तपाईँ महोत्तरीको लागि जिल्ला अस्पताल बनाउने नाममा एक करोड रुपियाँ यहाँबाट निकासा भयो तपाईँ नै जानुभयो उद्घाटन गर्नु भन्ने पनि सुन्यो फर्केर आएको एक हप्ता एक हप्ता उद्घाटन भएको एक हप्तामा चाहिँ भवन भत्क्यो भन्ने समाचार पनि पढ्न पाइयो गलत कुरा हो त भवन भत्क्या होइन त्यो त्यो केही त्यो लिकेजको कुरा त्यहाँ आएको थियो लिकेज हुन्छ नि निर्माण गर्दाखेरि त्यो निर्माणमै गल्ती भएको होला त्यो प्राविधिक हो त्यसको पेमेन्ट पुरै भुक्तानी भएको थिएन र त्यो उनीहरूले शर्त गरेका थियो यो जति कमी छ त्यो कमी हामी सुधार गर्छौँ र त्यो एक करोड होइन त्यो भवन निर्माणको लागि मलाई सात करोड कि कति कतिको त्यो ठेका थियो त्यसमा केही कम्प्लिकेसनहरू देख त्रुटिहरू देखेको थियो त्यो सरकार जो बनाएको हामीले बनाएको होइन त्यो शहरी आवास विकास भौतिक योजना मन्त्रालयले बनाएको भवन हो र त्यो भवनको जिम्मा उनीहरूको हामी बनेपछि प्रयोग गर्न पाउनुपर्छ स्वास्थ्य मन्त्रालयले बनेको भवन हामी प्रयोग गर्ने प्रयास गर्छौँ अर्को बाँकी निर्माणको जिम्मा अरू मन्त्रालयको हाम्रो होइन अहिले कस्तो भने अब हुन त यहाँ सारदेजीसँग लामै छलफल भयो तर एउटा मैले तपाईँको बारेमा अलिकति यसो खोज्दै जाँदाखेरि हामीले के भेट्यौँ भने तपाईँको नाममा राष्ट्रिय सतर्कता केन्द्रमा भ्रष्टाचारको भनेर उजुरी परेको अनि त्यो तपाईँले पत्रकार महासङ्घले तपाईँलाई चाहिँ पत्रकारहरूलाई चाहिँ गलत रूपमा पैसा दिनुभयो भनेर अख्तियार दुर्व्य अनुसन्धानमा आयोगमा उजुरी परेको छ अब त्यो त मित्रले गएको नि अब कुन पत्रकार मित्रलाई सोध्नु पर्ला पत्र के अरे अखबारमा लेखिँदैमा त्यो चाहिँ त्यो सत्य नहुन पनि सक्छ र मेरै मित्र मेरो पार्टीका मित्रले जब पार्टी छोड्ने जब कुरा भयो पार्टी छोडे अब म कसैको नाउँ लिँदैन जब पार्टी छोडे अनि त्यो के के लेखेर चाहिँ कहाँ कहाँ पुर्याए त्यो त लेखेपछि हेर्नुहोस् है लेखेपछि सम्बन्धित निकायले त त्यो गर्नुपर्छ छानबिन कारवाही त गर्नुपर्छ नि त त्यो सही गलत होला आफ्नो ठाउँमा तर सम्बन्धित निकायलाई लेखेर दिएपछि उसले त कमसेकम त्यो त त्यो निवेदनलाई त रद्दीमा त राख्नु नि भाषण रद्दीमा उसले त राख्नै पर्यो नि त रेकर्डमा त त्यसैले कसैले हाम्रो हाम्रै मित्रको काम हो त्यो व्यापक रूपमा त्यो सबै मिडियादेखि लिएर सबै ठाउँमा दिएको थियो त केही छैन पालै पालो प्रश्न सोध्दै जान्छु धेरै श्रोताले फेसबुक ट्विटरमा आफ्नो कुरा राख्नु भएको छ पालै पालो हेर्दै सबभन्दा पहिला डाक्टर देवराज भारतीले भने तपाईँ स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताल छेउमा ट्रमा सेन्टर सञ्चालन गर्न किन सक्नु भएन भनेर ठिक भन्नुभयो ट्रमा सेन्टर अहिले पनि सञ्चालन हुन सकेन त्यसको मुख्य पहिले त म पनि विधा सरलाई गाली गरिरहेको थिएँ तर त्यस्तो होइन त्यो हस्तान्तरण नै भएको छैन भारत सरकारबाट त्यो नेपाल सरकारले पाइसकेको छैन अझै इक्विपमेन्टहरू आउन बाँकी छ र छ महिना भवन त भारत सरकारले बनाइदियो त्यो इक्विपमेन्टहरू नदिकन त भवनले मात्रै त काम गर्दैन नि त्यो करोडौँको इक्विपमेन्ट आउँ भारत सरकारले त्यो टेन्डर गरिसकेका छ त्यो आउने क्रममा छ मलाई लाग्छ छ महिनाभित्र त्यो आएर त्यो ट्रमा सेन्टर सञ्चालन होला सायद निर्मल लामिछानेजी के भन्नुहुन्छ भने तपाईँहरू सधैँ <clears throat> गैर नेपालीलाई नागरिकता दिएको कुरामा चाहिँ आवाज उठाउनुहुन्न त्यसले गर्दा तराईमा तपाईँहरूको भोट त बढ्ला तर तराईवासी नेपालीलाई कति घाटा हुन्छ भनेर सोच्नु भएको छ भनेर एकदम ठिक भन्नुभयो एउटा पनि गैर नेपालीले मधेसमा नागरिकता लियो भने त्यसको असर सबभन्दा पहिले त्यहीँको नागरिकलाई मधेसीलाई नै पर्ने हो त्यसमा सम्पूर्ण मधेसका मान्छे राजनीतिक दल सबै सतर्क रहनुपर्छ र मेरो आग्रह के भने नागरिकता समस्या विदेशीको लागि कहिले पनि पार्टीले उठाएन हाम्रै नेपाली जो मधेसमा बस्ने नेपाली हिमाल पहाड़मा बस्ने जो नेपाली छ उसले कुनै कारणले नागरिकता पाएको छैन त्यसले पाउनुपर्छ भने हो र लड़ाई लड्दा लड्दै जब कानून बन्यो आजभन्दा पाँच छ वर्ष पहिले अनि कानून बनेपछि बाइस लाखले नागरिकता पायो नकाउनु खट्यो र बाइस लाखले नागरिकता पाउँदाखेरि दस लाख मधेसमा वितरण भयो मधेसीले पायो बाह्र लाख चाहिँ हिमाल पहाडमा पहाडी जनताले पाए भनाइको मतलब त्यो समस्या खालि मधेसीलाई मात्रै थिएन तब यो के अनुहार हेर्यो मधेसीको यो इन्डियन इन्डियन इन्डियाको लागि बोल्यो इन्डियनलाई दिलाउन खोज्यो एउटा मानसिक चाहिँ त्यो चाहिँ गलत हिसाबले चाहिँ भएको त्यस्तो चाहिँ पटक्कै होइन पवन अधिकारीजीले यसमै जोडेर प्रश्न गर्नुभएको थियो मैले सोधिहालेँ हामीलाई फेसबुकमा उहाँले लेख्नु भएको छ चुनावका बेला मात्र किन नागरिकताको कुरा उठाउनुहुन्छ यसले त चुनावलाई अप्ठ्यारो पार्छ नि होइन होइन चुनावको बेला नागरिकता कुरा उठाएको नि अहिले किन उठ्यो भने अहिले नागरिकताको आधारमा भोटर लिस्ट बनाउने जुन कुरा हामी गरिरहेछौँ त्यसैले नागरिकता नपाएका साथीहरूलाई के अरे नागरिकलाई नागरिकता दिए भोटर चुनाव सङ्गठन सम्बन्धित कुरा उठेको नि त त्यसैले चुनावको बेला मात्रै होइन आजभन्दा बाइस वर्ष पहिले उठाइएको थियो नागरिकता समस्या त लगभग समाधान भइसकेको छ मुलुकमा नागरिकता समस्या अब धेरै छैन ऊ जन्मसिद्ध नागरिकता पाएका नागरिकहरूको सन्तानलाई कानुनी के अरे कठिनाइले गर्दाखेरि पाइरहेको थिएन त्यो चाहिँ अहिले अहिले चाहिँ त्यो जन्मसिद्ध नागरिकको सन्तानलाई हाम्रै उसलाई कानुनी कठिनता भइरहेको त्यसलाई नागरिकता दिउँ भनेर त्यो सहमति भएको त्यसैले चुनाव आयो कि नागरिकता कुरा उठाइहाल्ने विदेशीलाई नागरिक दिलाइहाल्ने त्यो कसैको सोच होइन र यो सोच्नु पनि गलत हो यो गलत आरोप हुन जान्छ अहिले नागरिकता विषय टुङ्गिसकेको लगभग अलमोस्ट टुङ्गिसक्या हो अब अब तपाईँ अब टेक्निकल छ नि मैले जनसितका नागरिकका सन्तानहरू होइन र अझ के कहाँ छ भने त्यो दलितहरू दलितहरू जो मुसर चमार डोम दुसा जो छ नि जसलाई बस्नु छाप्रो पनि छैन ऊ नागरिकता अहिले पनि लिन गइरहेको छैन त्यो त्यो गरिबहरू जसलाई नागरिकता मतलब पनि छैन तिनीहरूले लिएको छैन क्या हामीसँग यस महतो धनुषाजीबाट फेरि आउनु भएको छ म उहाँलाई लिइहाल्छु यस जी नमस्ते हजुर नमस्कार महतोजी भन्नुहोस् हजुर अध्यक्षजी नमस्कार नमस्कार नमस्कार लोकतन्त्र पश्चात तपाईँले सधैँभरि तपाईँले सत्तामा बसिरहनु जुन तस्किलका मुद्दाहरू जुन तपाईँले सारेर जुन अनसन बस्नु हो अनि सत्तामा बस्दाखेरि खेरि त्यो तफसिलका मुद्दाहरू तपाईँ कहाँ बिर्सिनु भयो त्यो कुन पतिमा तपाईँले बिर्सिनु भएको सत्तामा ठिकै छ ठिकै छ म अघि पनि यो प्रश्नको जवाब दिएको थिएँ सत्तामा हुँदा पनि त्यो सवाल उठाइएको थियो सत्तामा हुँदाखेरि त्यहाँ सम्बोधन सबै सवालको सम्बोधन गर्न सकिएन गराउन सकिएन ताकत गराउन सकिएन अब जति गराउन सकिएन त्यसको लागि आफ्नै ताकतले पार्टीको ताकतले नपुगेपछि सडकमा आएपछि जनताको ताकतले त्यो समस्या समाधान गराउने कुनै पनि राजनीतिक दलले त्यसको लागि प्रयास गर्छ र यो सद्भावना पार्टी जहिले पनि सत्तामा रहे पनि नरहे पनि तिनटै मोर्चा समय समयमा तिनटै मोर्चा विगत बाइस वर्षमा यो तिनटै मोर्चा पटक पटक प्रयोग गरेको छ र प्रयोग गरेर आफ्ना सबै सवाललाई यो, यो, देशको मुद्दा बनाउन सफल भएको छ त्यसैले त्यो एउटै मोर्चा प्रयोग गरेर यो सफल थिएन यो सम्भव थिएन त्यसैले कतिपय मुद्दा सडकबाट कतै कतिपय मुद्दा संसदबाट कतिपय मुद्दा सरकारमा बसेर ध्यान आकर्षण दुनियाँको गराइयो कतिपय मुद्दा समाधान गराइयो कतिपय मुद्दा गराउन बाँकी छ गराइयो पहिलो कुरा त के भने सारा सवाल राष्ट्रिय सवाल बनाइयो जो हिजो सवाल बनिरहेको थिएन विखण्डनवादी र सम्प्रदायिकतासँग जोडिएको सवाल बनाइएको थियो यो सवाल यो मधेसीको सवाल मात्रै बनाइयो के अरे पनि बनाउन तयार थिएन आज देशको सवाल भयो आज पुरै हिमाल पहाड़ तराई सम्पूर्ण देशको सवाल भयो त्यसैले धेरै सफलता पाएको छ इसु बनाउन तर समाधान गराउन अझ बाँकी छ यस महतोजी धनुषाबाट आफ्नो जिज्ञासा राख्दै हुनुहुन्थ्यो मैले जोड्न खोजेको नि जस्तो राजेन्द्र महतो सम्भवत केही नेताहरू हृदय त्रिपाठी विजय गछेदार त्यसपछि आएर महन्त ठाकुर जयप्रकाश प्रसाद गुप्ता केही नेताहरू हुनुहुन्छ जो चाहिँ जसलाई सरकारले मधेसीको नाममा चाहिँ अथवा राज्यले मधेसीको नाममा हामीमाथि चाहिँ दुर्व्यवहार गर्यो अथवा हामीलाई पाखा लगाए साइन लगायो भन्ने कुरा यसलाई त भन्न तपाईँ तपाईँ आफूलाई हेर्दाखेरि तपाईँलाई मधेसी नेताको हिसाबले चाहिँ प्रतिनिधित्वका हिसाबले तपाईँ आफूलाई कहिले पछाडि परेको पाउनुहुन्छ अब हेर्नुहोस् यो मुलुकमा विभेद त भएको छ यो चाहिँ जुनसुकै क्षेत्रमा विभेद भएको छ र दृष्टिदोष मधेसीलाई हेर्ने दृष्टिदोष त छ राज्य सत्तामा रहे पनि अझ राष्ट्रपति भए पनि प्रधानमन्त्री भए पनि कुनै मन्त्री भए पनि कुनै पदमा रहे पनि त्यो चाहिँ यहाँ मन्त्री हुँदैमा केही हुने होइन के यहाँ शासन भनेको एउटा एउटा इन्स्टिट्युसन जस्तो छ के त्यो चाहिँ त्यो अझ पनि मधेसी दलित जनजातिको हातमा आएको छैन त्यसैले त्यो हेर्ने दृष्टिकोण कारवाहीको दृष्टिकोण दण्ड सजायको दृष्टिकोण लगायत त्यसमा पनि भेदभाव गरिने यहाँले उठाउनुभयो त्यो त फिलिङ त छ नि त त्यो छ यो कस्तो कुरो रहेछ यो तपाईँहरू चाहिँ लगभग त्यत्रो मोर्चा बनाएर चार सय एकजनाको संहिताकालाई एक ठाउँमा आउन सक्ने त्यसपछि तपाईँहरूको पचास प्रतिशतको हाराहारीमा तपाईँहरूको समर्थनमा मधेसको मुद्दामा चाहिँ एकत्रित हुनका लागि तयार हुने सभासद हुने मन्त्री हुने उप प्रधानमन्त्री हुने राष्ट्रपति हुने यी सबै कुरा हुँदा पनि यो संस्था यो संरचना भनेर के छ भने देशको नियम कानून संविधान जबसम्म बन्दैन इन्स्टिट्युसन भनेको त्यो संस्था भनेको त्यो जबसम्म संवैधानिक कानूनी व्यवस्था हुँदैन ब्युरोक्रेसी जबसम्म एकलौटी रहन्छ कसैले केही गर्न सक्दैन कसैले केही गर्न सक्दैन नियम कानून संविधान र त्यसलाई कारण गर्ने निकाय जबसम्म संसद नियम बनाउने बुझे संसदको त आफ्नो संसदले त केही संविधान बनाउन सकेन भनौँ न संविधान सभाले म थाई इन्स्टिट्युसन कुरा पर्मानेन्ट इन्स्टिट्युसन जुन मुलुकको हुन्छ नि त्यो इन्स्टिट्युसन भनेको संविधान कानून र ब्युरोक्रेसी हो के संयन्त्र हो सेना पुलिस र कर्मचारी तन्त्र खोइ त हेर्नुहोस् त्यहाँ नजर उठाएर हेर्नुहोस् न यो मधेसी दलित जनजातिको अवस्था के छ त्यहाँ नियम कानून संहिता हेर्नुहोस् न के छ त्यहाँ अवस्था त्यसैले राष्ट्रपति र प्रधानमन्त्री र मन्त्री हुँदैमा यो हुनेवाला छैन के त्यसैले अनेक अहिले सहभागिता चाहियो के परिवर्तन चाहियो केही सचिवहरू पनि हाम्रो मधेस मुलुकै अब केही अब दुईवटा होला अब पचासवटामा दुईवटा होला पचासवटा मन्त्रालय तपाईँहरूले बनाउनु भए चाहिने चाहिने थियो यो सात सातवटा मन्त्रालयबाट चल्थ्यो है अनि तपाईँले अस्ति सेनाले पनि एउटा वक्तव्य पनि सार्वजनिक गर्यो त्यहाँ पनि मधेसीको सङ्ख्या हामी उल्लेखनीय नै छ तिरानब्बे हजार सेनामा कति मधेसी छ सेनाले दियो रिवटमा सात आठ हजार भन्यो त्यो पनि दाढी काट्ने जुत्ता पालिस गर्ने खाना पकाउने यो टेक्निकलहरू खोइ तिनीहरूलाई त्यो बन्दुक दिने जुन जुन त्यो सम्मानका साथ त्यो काममा त अझ पनि पाएको छैन नि त अनि एउटा एउटा अर्को रिपोर्ट हेर्नु भएको छ आवेदन कति पर्सन मधेसबाट सेनामा राख्दै राख्दैन के आवेदन पर्नु उसलाई पहिले थाहा छ आवेदन दियो भने लिँदैन भने के के गर्ने त्यसै भन्दैछु त गर्नु पर्यो नि त्यसैले हामी समूहगत प्रवेश गर्दैनौँ भने होइन हो मधेसमा भर्ती कौन खेल ल पाँच हजार मधेसीलाई पारि भर्ती गरिदिन्छु अनि त्यो मधेसीको लागि मधेसी आउँछ आउँछ त्यहाँ हर हर आउँछ के अनि सामान्य त्यो भ्याकेन्सी हुन्छ त्यसमा दिन्छ अनि यो अरे यहाँसम्म भएको छ आरक्षण सिटमा समेत मधेसीलाई राखिएको छैन आरक्षण सिट जुन हुन्छ नि त्यो दुई वर्षसम्म त्यहाँ पाएन भने त्यो जेनरलमा जान्छ र त्यो सिट पनि मधेसीलाई दिएन हामीसँग बाह्रबाट रमेश चन्द्र यादव हुनुहुन्छ यादवजी नमस्ते नमस्ते हजुर छोटोमा है रमेशजी राजेन्द्रजी नमस्कार नमस्कार नमस्कार मेरो विचार के छ भने वास्तवमा मधेसमा विभेद भएकै छ बालकृष्ण ढुङ्गेललाई जन्मकैदको सजाय हुँदा प्रहरीले समात्न सकेन जेपी गुप्तालाई चाहिँ जेल सजाय पनि दिइयो र मधेसी कोटामा पहाडीलाई पनि मधेसी नक्कली मधेसी सर्टिफिकेट दिएर भर्ना गराइएको छ अर्को कुरा सिमानामा जति पनि हत्या आतङ्कहरू हुन्छन् गैर नेपालीले पनि नागरिकता लिइरहेछन् विशेष त सीमावर्ती गाउँहरूमा त्यस विषयमा उहाँको पार्टीको के धारणा छ ठिक भन्नुभयो एकदम ठिक भन्नुभयो तपाईँले जुन भन्नुभयो त्यही हाम्रो पार्टीको धारणा हो यो चाहिँ विभेद त्यहाँ पनि विभेद र जेपी जस्तै भ्रष्टाचारी खोज्ने हो भने यो जति पनि पुगेछ नि नन मधेसी सबै खोरमा हुनुपर्ने हो खोइ जेपी मात्रै खोरमा गयो जेपी जस्ता केही व्यक्ति मात्रै खोरमा गयो त यसैले विभेद त्यहाँ पनि छ अबको चुनावमा राजेन्द्र महतो र उहाँको पार्टीले अहिले यति समस्याको कुरा गर्दाखेरि म तपाईँहरू के एजेन्डा लिएर हेर्नु सारा एजेन्डा त बाँकी नै सबभन्दा मुख्य एजेन्डा संहिता नै हो संहिता समावेशी राज्य सत्तामा सहभागिता सबै अङ्गमा मधेसी दलित जनजाति को सहभागिता र यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास यो मुख्य एजेन्डा हो मुलुकको एजेन्डा हो मधेसको मात्रै होइन जब मुलुकले संविधान पाउँछ संख्या पाउँछ मुलुकले मधेसले पनि पाउँछ हिमाल पारले पनि पाउँछ गणतन्त्र संस्थागत हुन्छ नेपाली जनताले उपभोग गर्छ समावेशी हुन्छ हिमाल पहाड़ तराई मधेसका जो शोषण उत्तिमा परेका छन् राज्यका अङ्गमा समावेशी भएको छैन त्यो समावेशी हुन्छ त्यहाँ प्रतित्व गराइन्छ त्यसैले सम्पूर्ण नेपालीको एजेण्डा हो मधेसी बढी शोषित पीडित भएको दलित जनजाति बढी शोषणमा परेको तिनीहरूलाई यो नयाँ नेपालमा यो नयाँ जो यो समावेशी संविधान बनाउँदाखेरि उनीहरूलाई के अरे राजनीतिको मूलधारमा शासनको मूलधारमा ल्याउन एउटा बाटो खुल्छ त्यसैले आगामी दिनमा संविधान सभाको मुख्य एजेन्डा भनेको लोकतन्त्र लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने हो एजेन्डामा पर्छ अब पहिचान सहितको संहिता भनेकै हो पहिचानलाई गायब गर्नुहुन्न पहिचानलाई कायम राख्नुपर्छ संहिता दिनुपर्छ अब संहिता कति हुने के हुने त्यो लडाइँ झगडा गर्ने विषय होइन होइन अहिले पनि संहिताको ठ्याक्कै मोडल नलगाए त फेरि अर्कोचोटि त्यसमै झगडा होइन त्यही झगडा त पर्ला तर मघि भने सहमति भन्यो सहमतिबाट बनाइदिने यति प्रदेश उति प्रदेश सहमति भन्यो भइहाल्यो भएन भने प्रक्रियामा गएर बनाइदिनुपर्छ के मतलब भोटिङ प्रक्रियामा गएर संविधान बन्ने जन्म भोटिङ होइन संविधान सभामा हुन्छ नि दुई तिहाईले निर्णय गर्ने दुई तिहाईले त्योहरूमा निर्णय गरे एउटा संविधान संघीय लोकतान्त्रिक गणतन्त्र